मण्डप बाहिर बिहानैदेखि एमाले नेता कार्यकर्ताहरूको घुइचो लागेको छ मतगणना स्थलभित्र सीमित नेताहरूलाई मात्र प्रवेश दिएको छ मतदान भिरकुटी मण्डपमा भए पनि मतगणना दशरथ रंगशालामा भएको हो नेता रिमालका अनुसार छवटा बुथमा मतगणना शुरू भएको छ एउटामा पदाधिकारी र पाँचवटामा केन्द्रीय सदस्यको मतगणना गरिएको हो पदाधिकारीको नतिजा आज रातिसम्ममा आउने सम्भावना रहेको नेताहरूले बताएका छन् दुई हजार एक सय छिहत्तर जना प्रतिनिधि मध्ये दुई हजार एक सय बाहन्न जनाले मतदान गरेका थिए पदाधिकारी सहित एक सय अन्ठाउन्न सदस्यका लागि तीन सय जना चुनावी प्रतिस्पर्धामा छन् चुनावी प्रतिस्पर्धामा माधव कुमार नेपाल र केपी शर्मा ओलीको अलग अलग प्यानल छ भने सत्र जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् सरकारले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको वार्षिक बजेट आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने भएको छ अपरान्ह चार बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्री डाक्टर रामचरण महतले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको वार्षिक बजेट पेश गर्नुहुनेछ प्रत्येक निर्वाचन क्षेत्रका लागि विकास कार्यक्रम र केही ठूला पूर्वाधार परियोजना आन्तरिक स्रोतबाटै बनाउने लक्ष्यसहित छ खरब अठार अरब रूपियाँ हारारीको बजेट प्रस्तुत हुँदैछ बजेट मार्फत प्रत्येक निर्वाचन क्षेत्रका लागि एक करोड़ विकास कार्यक्रम विनियोजन गर्ने सरकारको तयारी छ सभासदहरूले पाँच करोड़ माग गर्दै संसद र बाहिरबाट पनि दबाव दिइरहेका छन् अर्थ मन्त्रालयले भने प्रत्येक निर्वाचन क्षेत्रमा त्यही रकम बराबर विकास कार्यक्रम लैसान लागेको छ यो रकमलाई सम्बन्धित निर्वाचन क्षेत्र अन्य विकास कार्यक्रमसँग गाविर लकिनेछ कंग्रेस र एमालेका तीन सय भन्दा बढ़ी सभासदले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड़ रकम छुट्याउन लबिङ गर्दै आएका छन् राष्ट्रिय योजना आयोगले पाँच खरब पञ्चानब्बे अरबको बजेट सीमा सिलिङ तोके पनि सभासदहरूको दबावका कारण बजेटको आकार बढ्ने भएको हो यसपालि केही ठूला पूर्वाधार आयोजनाले बजेटमा उच्च प्राथमिकता पाउने श्रोतले बताएको छ बजेटमा कर्मचारीको तलब समेत बढ़ाउने तयारी गरिएको छ प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको छ आठ दिन लगाएर गरिएका पाँचवटा रेडियोथेरापी चिकित्सापछि एक्सरे रिपोर्टमा फोक्सोको सेतो दाग निकै घटेको पाइएको छ प्रधानमन्त्रीसँगै रहेका डाक्टर करवीरनाथ योगीका अनुसार प्रधानमन्त्री कोइराला फोक्सोको क्यान्सरबाट मुक्त हुनु भएको छ उपचार सिद्धिए पनि संक्रमणबाट बचाउन प्रधानमन्त्रीलाई कम्तीमा एक सत्ता न्यूयोर्कमै राखिनेछ दौड़धो भेटघाट एवं व्यस्तताले काठमाडौँमा संक्रमण हुने डरले केही दिन अमेरिकामा आराम गरेर स्वदेश फिर्ता हुने तयारी छ रेडियोथेरापी पछि प्रधानमन्त्रीको खोकी निकै घटेको ज्वरो र श्वास प्रश्वासको समस्या पनि नदेखिएको चिकित्सक योगीले जानकारी दिनुभयो नेकपा एमालेको मतगणना स्थल दशरथ रंगशालामा प्रवेश गर्न लागेका विभागीय मन्त्रीलाई नै भित्र प्रवेश गर्न नदिएपछि उहाँ फर्किनु भएको छ युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेल झण्डावाला गाड़ीमा मतगणना स्थलमा छिन्न लाग्दा प्रवेश पास नभएको भन्दै उहाँलाई फर्काइएको हो दशरथ रंगशाला र मतगणना स्थल कवर हल खेलकुद मन्त्रालय अन्तर्गत पर्दछ भित्र छिर्न पास नभएपछि मन्त्री पौडेल फर्किनु भएको थियो वहाँ केन्द्रीय कमिटी सदस्यमा खुल्लातर्फ माधव नेपालको प्यानलबाट उम्मेद्वार पनि हुनुहुन्छ आदिकवि भानुभक्त आचार्यको दुई सय एकौं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ भानु जयन्तीका अवसरमा काठमाडौँ पोखरा लगायत देशभरका विभिन्न ठाउँहरूमा विशेष कार्यक्रमहरू भइरहेका छन् सरकारले आदिकवि भानुभक्त आचार्य दिशद वार्षिकी समारोह समिति गठन गरी देशका विभिन्न ठाउँमा भानु जयन्ती मनाउने तयारी गरेको छ नेपाल बाहेक भारतको दार्जीलिङ सिक्किम आसाम लगायत ठाउँमा पनि भानुभक्तको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै विभिन्न कार्यक्रम भइरहेका छन् विक्रम सम्वाद अठार सय एकहत्तर असार उनातिस गते तनहुको चुदे रम्घामा आचार्य जन्मनु भएको थियो संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा लेखेर भानुभक्तले नेपाली साहित्य र भाषामा महत्वपूर्ण योगदान गर्नुभएको छ उहाँको प्रश्न उत्तर भक्तमाला राम गीता जस्ता उत्कृष्ट कृति र फुटकर कविता पनि उत्तिकै चर्चित छन् नेकपा माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकमा आजदेखि दुईवटा दस्तावेज र साझा धारणा धारणासहितको प्रतिवेदनमा छलफल हुने भएको छ ललितपुर पन्टोलमा रहेको जनवर्गीय संगठनको कालीमा बस्ने बैठकमा केन्द्रीय समितिले तत्कालीन पार्टी सञ्चालनका लागि भन्दै बनाएको साझा धारणाको प्रतिवेदनसहित अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्र विक्रमचन्द विप्लवको छुट्टा छुट्टै दस्तावेजमा छलफल हुने वैकल्पिक केन्द्रीय सदस्य रामदेव आचार्यले जानकारी दिनुभयो अध्यक्ष वैद्य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 सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार अफगानिस्तानमा राष्ट्रपति पदका दुवै उम्मेद्वार पुनः मतगणनाका लागि तयार भएका छन् गत महिना भएको दोस्रो चरणको निर्वाचनपछि राष्ट्रपतिका दुवै उम्मेद्वारले आफूले विषय प्राप्त गरेको दावी गर्दै चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका थिए धाँधली भएको आरोप प्रत्यारोपका कारण निर्वाचनको नतिजाबारे अन्यल उत्पन्न भएपछि अमेरिकी विदेश मन्त्री जोन केरी अफगानिस्तान पुगे विवाद सुल्झाउने प्रयास गरेका थिए केरीले राजधानी सिंगापुरमा राष्ट्रपतिका दुवै प्रत्याशी अशरफ गनी र अब्दुल्ला अब्दुल्लासँग सम्बन्धी गरी पुनः मतगणनाका लागि राजी बनाएका छन् केरीले काबुलमा पत्रकार सम्मेलन गरी दुवै उम्मेद्वार पुनः मतगणनाका लागि तयार भएको बताएका छन् निर्वाचन आयोगका अनुसार गत जुन चौधमा भएको निर्वाचनमा अशरफ गनीको पक्षमा छप्पन्न दशमलव चार चार प्रतिशत र अब्दुल्लाका पक्षमा त्रिचालिस दशमलव पाँच छ प्रतिशत मत प्राप्त भएको थियो इराकको राजधानी बगदादको पूर्वी क्षेत्रमा बन्दुकधारीको आक्रमणमा उनातिस जनाको मृत्यु भएको छ दुईवटा छुट्टा छुट्टे भवनमा गरिएको सो आक्रमणमा मृत्यु हुनेमा विश्व महिला रहेको अधिकारीले जनाएका छन् आक्रमणको कारण खोल्न नसकेको बगदाद प्रहरीले जनाएको छ घटनाको कसैले जिम्मेवारी लिएको छैन आक्रमण गरिएको सो भवनहरूमा वेश्यावृद्धि हुने गरेको आशंका गरिएको छ स्थानीयहरूले सिया विद्रोहीहरूले आक्रमण गरेको बताएका छन् ¡Gracias खेल समाचार विश्वकपको उपाधिका लागि आज राति जर्मनी र अर्जेन्टिना बीच खेल हुँदैछ यी दुई टीमको बीचको खेल ब्राजिलको रियोद जेनेरियाको माराकाना स्टेडियममा नेपाली समयअनुसार राति पाउने एक बजे हुनेछ विश्वकपको उपाधि नजिक पुग्ने क्रममा जर्मनीले सेमी फाइनलमा आयोजक ब्राजिललाई सात एकको फ्राकिलो अन्तरले हराएको थियो भने अर्जेन्टिनाले नेदरल्याण्डसलाई ट्राइब्रेकरमा चार दुईले हराएको थियो यो विश्वकप जर्मनीले जितेमा ऊ दक्षिण अमेरिकामा विश्वकप उपाधि उत्साल्ने पहिलो युरोपेली टीम हुनेछ विश्वकपको अहिलेसम्मको उन्नाइस संस्करण मध्ये युरोपले दश पटक र दक्षिण अमेरिकाले नौ पटक जितेका छन् यसपटक अर्जेन्टिनाले जितेमा दक्षिण अमेरिकाले विश्वकप उपाधिमा युरोपसँग बराबरी गर्नेछ जर्मनीले सन् उन्नाइस सय चौन्न उन्नाइस सय र उन्नाइस सय नब्बे गरी तीन पटक र अर्जेन्टिनाले सन् उन्नाइस सय अठहत्तर र उन्नाइस सय गरी दुई पटक विश्वकपको उपाधि जितेको छ यी दुई टीमबीच विश्वकप फुटबलको फाइनलमा हुन लागेको यो तेस्रो भेट हो सन् उन्नाइस सय छयासीमा अर्जेन्टिनाले जर्मनीलाई हराएर उपाधि जितेको थियो भने सन् उन्नाइस सय नब्बेमा नब्बेकोमा अर्जेन्टिनालाई हराएर जर्मनीले उपाधि जितेको थियो यसअघि सन् दुई हजार दसको क्वार्टर फाइनलमा यी दुई बीच भएको खेलमा जर्मनी चार सुन्नाले विजयी भएको थियो यसैबीच बिहान भएको विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानको खेलमा नेदरल्याण्ड्स विजयी भएको छ ब्राजिललाई तीन गोलले हराउँदै नेदरल्याण्ड्स तेस्रो स्थान हासिल गर्न सफल भएको हो दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना जारी बेलुकासम्म पदाधिकारीको नतिजा आउने सम्भावना आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै छ खरब दस अरब भन्दा बढ़ीको बजेट आउने अफगानिस्तानमा राष्ट्रपति पदका दुवै उम्मेद्वार पुनः मतगणनाका लागि तयार इराकको राजधानी बगदादको पूर्वी क्षेत्रमा बन्दुकधारीको आक्रमणमा उनातिस जनाको मृत्यु र विश्वकप फुटबल दुई हजार चौधको उपाधिका लागि आज राति अर्जेन्टिना र जर्मनी भिड्दै आयोजक ब्राजिललाई हराउँदै नेदरल्याण्ड तेस्रो स्थानमा अवस्था दिउँसो दुई बजीको अर्पण समाचार सकियो सुजिता हुमाल बितामे नमस्कार यस अर्पण समाचारको साथमा जय गलेसो रियल इस्टेट